त्यसमा सपनीमा हाउने त्यो केटी हो त्यो केटी दिल मेरो छोरी लाग्यो उसको रूपले देख्छु सधैँ उनलाई युरोपको बाटोमा रेस्टुरेन्ट अनि डिस्को बारमा केटी छुने उसको त्यो कालो केसले मोहनी लगाउने गाजल सडकको बाटोमा रेस्टुरेन्ट अनि डिस्को बारमा केटी आहो दिल मेरो उसको बेल बाटन पेट लाउने मध्य रातमा सपनीमा worthy.